अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर नमस्कार यो रात्रिकालीन शिविरमा कार्यक्रम शब्द शिविर लिएर हरेक हप्ताको बिहिबार राति सभा नौ बजे जस्तै आज पनि म रूपिन्द्र प्रभावी उपस्थित भएको छु तपाईँलाई हार्दिक हार्दिक स्वागत अनि अभिवादन समर्पण गर्छु कृति वाचन गरिने कार्यक्रम शब्द शिविर तपाईँ रेडियो बारह उनान्से दशमलव दुई मेगाहर्ज र वेबसाइटमा W W W dot radio Barahi dot com मार्फत संसारभर सुन्न सक्नुहुन्छ आजको श्रृङ्खलादेखि हामी एउटा नवीन कृति वाचन गरेर सुनाउनका लागि उपस्थित भएका छौँ र आजदेखि पछिल्लो समय निकै चर्चामा रहेको एउटा कृति वाचन गरेर सुनाउने विचार सहित हामी उपस्थित भएका छौँ ओल्लीको डायरी उपन्यासकार मनिषा गौचनको प्रथम प्रकाशित उपन्यास हो यद्यपि उहाँको यसभन्दा अगाडि नै फूलहरूको रङ छैन नामक कविता संग्रह दुई हजार एकसठी सालमा प्रकाशन भइसकेको छ धेरैले नारीवादी उपन्यासका रूपमा एक उत्कृष्ट उपन्यास भनेर होलीको डायरीलाई चर्चा परिचर्चा गर्ने गरेका छन् र दुई सालको असार महिनामा पहिलो पटक दीपज्योति महिला समूहले प्रकाशन गरेको यो कृतिलाई दोस्रो संस्करणका रूपमा दुई साल असोज महिनामा साङ्ग्रिला बुक्सले प्रकाशन गरेको छ यसको तेस्रो संस्करण पनि केही समय भित्रै आइसक्ने जानकारी पनि हामीलाई उपन्यासकार मनिषा गौचनले दिनु भएको छ प्रियजन वल्ली तपाईँ हाम्रै समाजकी एक नारी पात्र हुन् जसभित्र स्त्री सुलभ मानसिकताहरू छन् युवती सुलभ चाञ्चल्यहरू छन् र छन् त्यस्तै महत्वपूर्ण महत्वाकांक्षाहरू पनि यिनै आकांक्षाहरूले महत्वाकांक्षाहरूले चाञ्चल्यहरूले र जीवनका विभिन्न सोचाइहरूले जीवनलाई कहाँसम्म पुर्याउँछ एउटी युवतीको जीवनचर्यामा यी महत्वाकांक्षाहरूले यी आकांक्षाहरूले वा सोचाइ विचार क्रियाकलाप आदिले कुन मोडसम्म पुर्याउँछ त यस्तै यस्तै घटनाक्रमहरूलाई ओल्लीको डायरी भित्र उपन्यासकार मनिषा गौचनले समेट्नु भएको छ आफ्नै कुरा भनेर ओलीको भित्र मनिषा गौचनले लेख्नुभएका केही हरफहरू यतिखेर म उठान गर्ने क्रममा छु नलेखिएको ओल्लीको डायरीलाई खुसुक्क चोरेर उपन्यास बनाए सायद ओल्ली रिसाउली उनका डायरीभित्रका पात्रहरू पनि रिसाउलान् म त्यही क्षणको पर्खाइमा छु उनीहरू रिसाएर बुझ्नेछन् या बुझेर रिसाउनेछन् यी कुराहरू मनिषा गौचनले डायरी भित्र नै लेख्नु भएको छ मुस्ताङको घाँस गाउँमा जन्मिएर हाल काठमाडौँमा रहनुभएकी साहित्यकार उपन्यासकार मनिषा गौचनले यो उपन्यास कस्तो उपन्यास हो अथवा यो पुस्तक कस्तो खालको पुस्तक हो र कुन परिवेशमा यसलाई लेख्नुभयो त त्यसका विषयमा हामीसँग छोटो कुराकानी भएको छ प्रस्तुत छ मनिषा गौचनको यो स्पष्टोक्ति आफ्नै उपन्यास ओलीको डायरी माथि बनेको डायरी चाहिँ एउटा सामाजिक उपन्यास हो भन्न मन पराउँछु म यो उपन्यास चाहिँ महिलाहरूलाई मात्र नभएर पुरुषलाई पनि एउटा केही सन्देश दिन होइन त्यसको लागि लेखिएको एउटा उपन्यास हो धेरैले नारीवादी उपन्यास भनेर पनि अब प्रतिक्रिया दिइराखेको छ तर यो अब नारीवादी नभइकन एउटा पुरुषको पक्षमा पनि लेखिएको उपन्यास हो र जहाँसम्म हरेक महिलाले र सँगसँगै पुरुषले उपन्यास पढ्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ अहिलेसम्म अब त्रिसठी सालमा निस्किएको उपन्यास हो र अहिलेसम्म पाठक प्रतिक्रियाहरू पढ्दा सुन्दा एउटा यो उपन्यासले चाहिँ धेरै पाठकहरूको मन छुन चाहिँ सफल भएको रहेछ भन्ने मलाई लागेको छ त्यसले गर्दा पनि अझ धेरै पाठकहरूले उपन्यास पढिदिए हुन्थ्यो जस्तो मलाई लागेको छ तर महिलाको समस्यामा देखिएको कुरा छ सँगसँगै पुरुषले पनि भोग्नु परेको समस्याको कुरा छ यो विश्व व्यापीकरणको कारणले गर्दा एउटा पुरुष आफ्नो देश छोडेर बाहिर जानुपर्ने अवस्था हुन्छ बाहिर जाँदाखेरि चाहिँ के कस्ता परिस्थितिहरू आइपर्छन् त्यो परिस्थिति सामना गर्ने क्रममा अब उपन्यासहरूमा फस्न पुगेको हुन्छ त्यसले गर्दा चाहिँ अब घरमा रहने यसमा रहने महिलाहरूको जीवनमा चाहिँ कस्तो खालको प्रभाव पारेको हुन्छ भन्ने कुराहरूलाई त्यो समेट्न खोजिएको छ अब यसले दिन खोजेको कुरा भनेको एउटा समाजमा चाहिँ महिलालाई हेर्ने दृष्टिकोण एउटा महिलाहरूमा चाहिँ बेटियाबेटीमा लागेको हुन्छ भन्ने कुरा छ जुन चाहिँ अब समाजमा हामीले पुरुषलाई पनि त्यो रूपमा पाउन सक्छौँ तर यसलाई चाहिँ समाजले अझै पनि स्वीकारेको छैन होइन स्वीकारेको छैन भन्दा पनि अब पुरुषले त्यस्तो अब हुन्छ यौन पेसेवर भएर काम गरिरहेको अवस्था त विदेशमा मात्र नभएर हाम्रै समाजमा पनि छ त्यसमा चाहिँ अब महिलालाई मात्र त्यो दृष्टिकोणले नहेरिकन हाम्रो समाजमा पुरुष पनि त्यस्ता छन् है भन्ने कुरा पनि अब यो उपन्यासले दिन खोजेको र सँगसँगै चाहिँ यो सम्बन्धको कुरा हुन्छ नि अब सम्बन्ध भन्ने कुरा कति जटिल हुन्छ अब यो सामाजिक सम्बन्धमा चाहिँ अब एकअर्काप्रतिको बुझाइ भएन भने समस्याहरू निस्कन्छन् त्यही समस्याहरूबाट नै अब मानिसहरू चाहिँ अब मानसिक रूपले चाहिँ अब दूषित भन्दै जान्छन् विकृतिहरू फैलिँदै जान्छन् त्यही नै हो त्यो कुरालाई चाहिँ अब कसरी कम गर्ने भन्ने कुरा पनि हुन्छ र एउटा यो उपन्यास एउटा आख्यान नै हो अब काल्पनिक काल्पनिक कुराहरू भरि नै हुन्छन् सँगसँगै अब समाजका घटनाहरू अब प्रत्यक्ष रूपमा हामीले देखेका भोगेका कुराहरू हुन्छन् एउटा समाजको रूपान्तरणको लागि चाहिँ अब मानवीय संवेदनाका कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ बल्ली भनेको एउटा पात्र हो एउटा महिला जो चाहिँ एउटा फनी हुने सपना बोकेर विवाह गर्न पुग्छौँ त्यो त्यो सपनाको पछि लाग्दा चाहिँ अब उसले कस्तो खालको जीवन बोक्छौँ भन्ने कुरा छ प्रियजन उपन्यासकार मनिषा गौचनले भन्नुभए झै ओली तपाईँ हाम्रै छर छिमेकी युवती हुन सक्छन् तपाईँ हाम्रै चेली बेटी हुन सक्छन् दिदी हुन सक्छन् हामीले देखेका भोगेका यथार्थसँग यो उपन्यासका विषयवस्तु पात्र र घटनाहरू केही मेल खाएका पनि हुन सक्छन् यद्यपि यो एउटा आख्यान हो मनिषा गौचनले भन्नुभएको छ प्रिजन शब्द शिविर कस्तो लाग्दैछ तपाईँकै सुझाव अनुसारका कृतिहरू हामी शब्द शिविरमा वाचन गरिराखेका छौँ र ओल्लीको डायरी पनि हाम्रा धेरै धेरै श्रोताले सिफारिस गरेर पठाउनु भएका आधारमा हामीले यो कृति वाचन गरेका छौँ र हामीलाई ओल्लीको डायरी पढ्नको लागि सिफारिस गर्ने व्यक्तिहरूको हाम्रा प्रियजनको नाम हामी आगामी दिनमा पक्कै पनि उद्घोष गर्नेछौ तपाईँ पनि शब्द शिविरमा कुनै कृति सुन्न चाहनुहुन्छ शब्द शिविरमा प्रस्तुत गरिएका कृतिमाथि कुनै प्रतिक्रिया सुझाव छन् अथवा शब्द शिविर कार्यक्रममाथि नै कुनै प्रतिक्रिया सुझाव छन् भने पनि लेखेर पठाउनका लागि अनुरोध गर्छौ जसका लागि तपाईँले आफ्नो मोबाइलको मेसेज बक्समा गएर आरबीएफएम टाइप गर्नुपर्ने हुन्छ र आरबीएफएम टाइप गरिसकेपछि एक स्पेस दिएर रूपिन्द्र टाइप गर्नुहोस् आरयुपीआईएनडीआरए रूपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउन सक्नुहुन्छ मनिषा गौचनको यो कृति तपाईँले पढ्नु भएको छ वा शब्द शिविरमा प्रथम पटक सुनेर कुनै प्रतिक्रिया सुझाव दिनु छ भने पनि तपाईँले आफ्ना कुराहरू लेखेर एसएमएसमा पठाउन सक्नुहुन्छ आजदेखि प्रस्तुत हुन लागेको उपन्यासकार मनिषा गौचनको उपन्यास वल्लीको डायरीको यो प्रथम श्रृंखला शब्द शिविरको यो समयमा म प्रस्तुत गर्ने क्रममा छु एउटोसँग मेरो बिहे एकजना धनी व्यक्तिसँग भयो केही दिन अघि उसँग एउटा मिनी बसमा भएको भेटको पल निकै अनौठो थियो भन्दा पत्याउने गाह्रो त्यस दिन ऊ र म एउटै समयमा अघि र पछि गर्दै बसमा उक्लेका थियौं त्यही बेला उसले लगाएको कोटको बटनमा मेरो कपाल अचानक अल्झिन पुग्यो म कपाल फुकाउने धुनमा रहे तर उसले भने मलाई मुसु मुसु हाँसेर हेरिरह्यो ठ्याक्कै चिने जस्तै गरी म लाजले भुतुक्कै भए निकै समय लाग्यो अल्झिएको कपाल फुकाउन त्यसपछि रातो मुख लगाउँदै खाली सिट खोज्न थाले सँगैका दुईटा सिट खाली रहेछन् म झ्यालपट्टि गए ऊ मेरो आडैको सिटमा ढुक्कैसँग बस्न आयो सँगै एकै सिट परेकोले कपाल अल्झिएको कुरालाई लिएर उसले सरी भन्ने मौका पनि पायो प्रतिक्रियामा म केवल मुस्काए त्यही पल नै हाम्रो बोलचालको सुरुवात थियो उसको शारीरिक बनावट सँगसँगै पहिरन प्रति म निकै आकर्षित भइरहेकी थिएँ ऊ पनि म प्रति त्यसरी नै आकर्षित भइरहेको जस्तो देखिन्थ्यो थाहा छैन मेरो कुन कुराले उसलाई आकर्षित गर्यो उसलाई मेरो रूपले तानेको हो या मेरो खुकुलो व्यवहारले मैले बुझ्नै सकिन जे भए पनि छोटो समयमै हामी आपसमा खुल्यौं एक अर्काका बारेमा जान्न खोज्यौ कति सजिलै सुरु भयो हाम्रो चिनाजानी यही चिनाजानीले हामीलाई पहिलो भेटमै नतमस्तक बनायो म आफू को हुँ भुल्दै गएँ मात्र उसको हावभावमा प्रभावित हुन थाले हामी रत्न पार्कदेखि चढेका थियौं कुरै कुराले समय बितेको पत्तै भएन आफ्नो ओर्लिने ठाउँ आइपुगेर पनि ओर्लन बिर्सने ऊ म उत्रने बस स्टपमा आइपुगेपछि मात्र झल्यास भयो मेरो घर बाटो नजिकै भएकाले कुनै अप्ठ्यारो नमानी उसलाई सिधै घर लगेम मेरा बुबा आमा सबैजनासँग उसले विनम्रतापूर्वक चिन्जान गर्यो उसको बोली व्यवहारले बुबा आमा निकै प्रभावित हुनुभयो उसको उपस्थितिले दाईको अनुहार भने अलि फरक देखिएको थियो सायद रिसाउनु भयो होला तै पनि भन्न चाहे केही भन्नु भएन पहिलो भेटदेखि नै ऊ र म बीचको सम्बन्ध निकै गाडा भएर आयो खै किन किन ऊ मेरो छेउछाउमा भइरहोस् जस्तो लागिरह्यो ऊ पनि त्यहाँबाट फर्केर जाने वास्ता गरिरहेको थिएन बरु रमाइलो रमाइलो कुरा गरेर मेरो बुवा आमालाई हँसाउन लागि परिरहन्थ्यो अचम्म पहिलो पटक भेटिएको मान्छेसँग मेरो मन जोडिँदै थियो किनकि भर्खर विदेशबाट आएको खाइलाग्दो युवक थियो जसले मेरो आकांक्षा पूरा गर्न सक्थ्यो यसरी उसले पहिलो दिनमै मेरो चुलबुले मनलाई सिमलको भुवा बनाएर छोड्यो जुन उसैको कल्पनामा हर बखत उडिरहन खोज्थ्यो दुई दिनपछि दिउँसोतिर ऊ हाम्रो घरमा आयो सड़कको किनारामा कार पार्क गरेर बडो शानका साथ ऊ मलाई भेट्न आएको थियो यस्तो कार भएको मान्छे किन बस चढेको होला भन्ने ठाने अनि उही मनले उत्तर दिए मसँग भेट भेट हुनलाई रहेछ ऊ फेरि पनि घरमा आएको देखेर मेरो आमा बुवा निकै अचम्म पर्नुभयो दाई भने ऊ भित्र पस्दा बाहिरिसक्नु भएको थियो म भने खुसीले उन्मत्त भएकी थिएँ मेरो हाउभावको कारण आमा बुवा हेरेको हेरै हुनुभयो खै उहाँहरूको मनमा के भयो मैले बुझ्न चाहिन त्यस दिन पनि धेरै समय उसँगै बिताए साँझ परुन्जेल छतको डिलमा बसेर काठमाडौँ उपत्यका नियाल्दै एक अर्काका भावना साटिरह्यौं मन जोडिँदै गएको मान्छेसँग मनको भाव पोख्नु सजिलै हुँदोरहेछ त्यतिखेरै उसले आफ्ना धेरै कुरा सुनायो मैले पनि सुनाए बिहेको प्रस्ताव पनि राख्यो स्वीकार्य नहुने कुरै थिएन तनमनले उसलाई खुबै चाहेकी थिए आमालाई लिएर बिहेको कुरा गर्न भोलिपल्ट आउने बताउँदै ऊ फर्क्यो हर्षले गदगद हुँदै छतको डिलबाट उसले हुइक्याएको कार नियाले छेडभरमै उसको कार अध्यारोमा बिलायो आफ्नै आमालाई लिएर भोलिपल्ट ऊ हाम्रो घरमा आयो उसकी आमाले मेरा बुबा आमासँग बिहेको कुरा राख्नु भएछ बुबा आमाले निर्णय गर्ने जिम्मा मलाई नै दिनुभयो म खुसीले उद्वेलित भए उसलाई पाउनु सब थोक मिल्नु जस्तै लाग्यो प्रस्ताव हाँसी हाँसी स्वीकारे मनले त पहिल्यै स्वीकारिसकेको थियो तर यो स्वीकार केवल औपचारिक थियो मैले आफ्नै खुसीले निर्णय गरेकी हुँदा मेरो खुसीमा बुबा आमा निश्चित हुनुहुन्थ्यो मेरो यही खुसीमा मेरो परिवारले पनि सँगसँगै रमाउने प्रयास गर्न थाल्यो त्यही प्रयास स्वरूप हतार हतार आमा नै बिहेको दिन पनि तोकियो बिहेको दिन आज मेरै सामुन्ने छ बिहानीको रंगमा फुलेको यो दिन घामको रंग ओढ्दै साँझको रंगीन तलाउमा डुब्दैछ भित्र सब थोक छ सुन्दर महल जुहारत शान गर्व सबै सबै यतिखेर यो भव्य महलको प्राङ्गणमा मलाई सपना देखे जस्तै भइरहेको छ यहाँको नौलो परिवेशमा म असीमित आनन्द र खुशीले यति धेरै फुरफुरिएकी छु कि मलाई आफ्नो जन्मघर छाड्नु परेकोमा कुनै दुःख लागेको छैन वास्तवमा म स्वाभिमानको महासागरमा चुर्लुम्म डुबेकी छु यतिखेर विदाईको बेला नियास र अनुहार लिएर दाईले मलाई बोक्दै घर बाहिर ल्याउनु भयो दाईको काँधमा दुई थोपा आँसु पनि झर्न सकेन कति निर्दयी भएकी रहेछु म माइती घर छाड्नु पर्दा धेरै रुने गर्छन् तर म रुनै सकिन भन्छन् बिहेको दिन नरुने बेहुलीलाई मान्छेहरूले खिसी गर्छन् यो बाटो बस्न प्रायले रुने नक्कल गर्छन् रे पनि तर मैले त नक्कलसम्म पनि गर्न जानिन अन्तिम क्षणमा मुटुमा गाँठो पारेर आमाले मलाई विदाई गर्नुभयो म पराई घरमा जाँदैछु भन्ने कुराले मलाई भन्दा बढी मेरो परिवारलाई आघात पार्यो उहाँहरू सबैका आँखा आँसुले टम्म भरिएका थिए म भने गाजल पोतिएको आँखामा खुसीको चमक बोकेर एउटा भव्य कारमा चढे कार अगाडि बढ्यो एउटा मोड नकटुन्जेल मेरा बुबा आमा र दाईले टुलु टुलु भयो म झैँ कारको कालो सिसाबाट माया ममताका खानी बुबा आमा दाई अनि बिहेमा आएका आफन्त र छिमेकीहरूलाई भावविहीन आँखाले हेर्दै हेर्दै टाढिए थरी थरी रङका ध्वजा पताकाहरूले मचडेको कार सिँगारिएको थियो बतासँगै उत्ताउलिएर नाचेका ती ध्वजा पताकाहरू र ममा केही फरक थिएन बिहेको माहौलसँगै मनका तरङ्ग पनि खुब नाचे तरङ्गहरू सीमाभित्र थिएनन् उत्तेजित भएर समुद्रको छाल जस्तै उर्लिरहेका थिए टाँसिएर बसेको उसको स्पर्श कुराले म निकै रोमाञ्चित भइरहेकी थिएँ ऊ पनि यसरी नै रोमाञ्चित हुँदो हो ब्यान्ड बाजाको धुनसँगै खुसीका अनगिन्ती लय गुनगुनाउँदै म उसँगै यात्रारत थिएँ यो यात्रा जीवनकै सुखद यात्रा भएको अनुभूत गरे दुलहा दुलही भएर पनि बाटोभरि रमाइलो भलाकुसारी गर्यौं निकै वर्षको प्रेम पछिको विवाह जस्तै थियो यो विवाह ओहो हामी चढेको कार भव्य महलको गेटतिर लाग्दा मेरो मन कति चञ्चल भएको थियो कस्तो अनौठो एउटा पराई मान्छेको आगमनले म यति धेरै बदलिए कि रोइरहेकी आमालाई नरुनुहोस् भन्ने हेक्का समेत आएन म कस्ती छोरी रहेछु आमाको चिन्तालाई नेपथ्यमा हुत्याएर यो नौलो श्रृङ्गारमा मस्त रमाएकी थिएँ खुबैसँग सुमसुम्याए पहिरिएका गरगहनाहरूलाई गरगहना र आफ्नै पहिरानलाई देखेर आज बल्ल भरिपूर्ण भएको ठाने आफूलाई खरानीको रङको सुट उसलाई निकै सुहाएको छ विदेशबाट भर्खर आएको मान्छे न हो खुबै सुकिलो र सफा देखिन्छ ऊ त्यस्तै उज्यालो देखिएको छ उसको अनुहार उसलाई पहिलो दिन भेटे भन्दा आज अझ राम्री देखेकी छु कता कता म आफै पनि निकै राम्री देखेकी छु जस्तो लागिरहन्छ र पटक पटक आफैलाई दायाँ बायाँ अगाडि पछाडि कोल्टे परिपरि हेरिरहन्छु यो बंगला पनि म जस्तै दुलही भएर सजिएको छ रात जति खस्दै गयो बंगला उति खुसी देखिँदैछ अगाडिपट्टिको कम्पाउन्डमा मान्छेहरूको चहल पहल छ मान्छेहरू साह्रै धेरै त छैनन् अलि अघिसम्म अपरिचित ती मान्छेहरूबाट फूल र खादा लिइरहेकी थिए शुभकामना सहित साधारण घर परिवार छोडेर सुन्दर बंगलाको सम्पन्न व्यक्ति बन्न आइपुगेको खुसीले गदगद हुँदै रंगीन घुम्टो भित्र विलासी माहौलको स्वाद पानमा लट्ठ भइरहेकी छु लाग्छ साँच्चै बिहेको अनुभव त यस्तो पो हुनु बिहेको झकी झकाउ र रमणीयतासँगै समय दौड्यो रात आनन्दमय भएर छायो रात भाक्लिँदै गएपछि पाहुनाहरूको हुल पातलियो नाच्नेहरू भने थाकेनन् रक्सीको नसामा पल्किएकाहरू तन मन लगाएर पिउन थाले खाने हो के छ र साले जिन्दगी खै अर्को बोतल हँ हो त नि यो जिन्दगी दुई दिनको घाम छाए त हो बेला मौकामा मोज नगरे यो जिन्दगी के जिन्दगी होइन त साथी हो त नि यार आज घाम भोलि छाया साउजीले फ्री गरिदिएपछि जति पनि पिउनु पर्छ भोलि त यो दिन आउँदैन हौ एकजनाले पूर्वेली लबजमा भन्यो त्यही त आजको दिन त बियरले नुहाउनु पर्छ लौ लौ भन्दै एकजनाले आफ्ना साथीहरू माथि बोतलबाट बियर खन्यायो ती साथीहरू बियरले नित्रुक्कै भिजे कोही रिसाए त कोही झन मचिए त्यहाँ एउटा उल्लासमय हाँसो फैलियो उनीहरूको त्यो तमासालाई मैले परैबाट हेरिरहे केही मान्छेहरू हामी नजिक आएर भन्न थाले दुलहा दुलही पनि नाच्नु पर्यो है अब त ती अपरिचित मान्छेहरू मलाई तान्न आए म भने लुक्ने दाउ गर्दै उसको पछाडि गए तर कुनै सिप लागेन आउ ओली एकैछिन नाचौ न त उसले भन्यो नाइ मलाई आउँदैन अनुहार बिगार्दै भने ऊ मेरो बिग्रेको अनुहारमा हेरेर मुसुक्का हाँस्यो आजको दिनमा नजाने पनि खुट्टा त हल्लाउनै पर्छ कि कसो अर्को एकजनाले हाँस्दै भन्यो त्यसपछि छेउमा उभिएका सबैजना हो हो भन्दै गलल्ल हाँस्न थाले म भने लाजले भुत्तुक्कै भने आउन त के भर नाइ मलाई पटक्कै आउँदैन प्लिज आउन नाइ नाइ मलाई लाज लाग्छ एकैछिन त हो आउन प्लिज हाम्रो खासकुस सुनेर मान्छेहरू एकअर्कालाई हेर्दै मुस्कुराइरहे नाइ भन्दा भन्दै उसले मलाई अगालोमा बाँधेर नाच्ने ठाउँसम्म लग्यो हाम्रो उपस्थितिले बाजा बजाउनेहरू झनै मच्चिन थाले सनही फुक्नेहरूले अझै बल लगाएर फुक्न थाले तिनका फुकेका गाला बत्तीको प्रकाशले टिलिक्क टल्किए हिन्दी म्युजिकको ताल जानी नजानी निकै बेरसम्म लाज पचाएर नाचे नाच्दा नाच्दै खल्तीबाट उसले झिकेर हजार हजारका नोट भुइँमा राखिदियो त्यति धेरै पैसा पाएर बाजा बजाउनेहरू ब्रुक्क उफ्रिए रात छिप्पिँदै गयो पाहुनाहरू सुत्ने तर्खर गर्न थाले कोही भने निदाई पनि सके म आफ्नै धुनमा रमाएकी छु यो महल यो झिलमिल यहाँ म आफै पनि झलमल भएर बलिरहेकी छु मानव मेरो शरीर पनि एउटा आकाश हो जहाँ ताराहरू झिलमिलाइरहेका छन् आफै झलमल हुन पाउँदा कसको मन नरमाउला र जीवनमा पहिलो पटक नौलो संसारमा प्रवेश गरेको क्षण भरपूर आनन्दमय भइरहेको छ यो रंगीन अनुभूतिमा आफ्नो जीवनको आकाशलाई जताततै रंगी चंगी देखिरहेकी छु तिमीहरू पनि सुत्न जाओ अब आमाले नजिक आएर भन्नुभयो म झसङ्ग भए त्रस्त आँखाले उनलाई हेरे गम्भीर मुद्रामा उनले मेरो आँखामा खै के के खोजिरहेका थिए म लाजले रातै भए हस आमा भन्दै हामी सुत्ने कोठातिर लाग्यौं कोठामा पस्दा मग बास्ना आइरहेको थियो कोठाभित्रको वातावरणसँग पनि मन बेसरी लोभियो मिठो बास्नाको लोभले लामो लामो सास तान्दै कोठाको चारैतिर निहाले कोठा अत्यन्तै सुन्दर देखिन्छ सेतो भित्तामा रङ्गीन कागज काटेर मिलाएको उसको र मेरो नामको बीचमा एउटा सुन्दर फूल टाँसिएको छ मानौ त्यो कागजको नभएर त्यही भित्तामा फुलेको एउटा फूल हो केही बेर त्यसैमा अल्मलिए कोठाको सुन्दरताका लागि थुप्रै फूलले आफ्नो जीवन समर्पित गरेका छन् फूलहरू पनि नाचे झै लाग्यो मलाई सुहाग रातको आगमनले होला कोठाभित्रको वातावरण पनि असाध्यै रंगीन देखिएको मधुर प्रकाशमा हल्का छाया पनि एक आपसमा भलाकुसारी गरे जस्तै लाग्छ चारैतिर निहाल्दै फुलै फूल छरिएको माथि बसे माया लाग्दा ती फूलहरू कुल्चँदै म उसलाई पर्खन थाले नवदम्पतिको रमाइलो खेल हेर्न कोठा आतुर भए झै लाग्यो यो मनले कता कता त्यो क्षणको प्रतीक्षा गरिरहेको हो कि जस्तो पनि भान हुन्छ मलाई तर प्रतीक्षाको घडी क्षण भरमै सकियो जब ऊ ओल्ली कस्तो लागिरहेछ तिमीलाई भन्दै ढोका लगाएर मेरो सामुन्ने आयो रमाइलो डर लाग्यो कि कस्तो डर त्यसपछि हो मुसुक्क हाँस्यो र लुगा खोल्न थाल्यो तिमी पनि खोला हनी उसको यो वाक्यले मलाई झिरिङ्ग बनायो अनौठो अनुभूति भयो डर अनि काउकुती एकै पटक लागे जस्तो किन किन मेरो शरीरमा एउटा अनौठो तरङ्गले निरन्तर झङ्कार दिन थाल्यो अनायासै चलमलाउन थाले मनदेखि भाग्न थालेको यो शरीरको चाललाई आफैसँग बाँधेर उसलाई क्वारक्वारती हेरे उसको अनुहारमा अनौठो चमक छाएको थियो आँखा अगाडि कुनै पुरुष पहिलो पटक निसंकोच नाङ्गिँदै थियो उसको यो क्रियाकलापले मेरो मुटु छिट्टो छिट्टो धड्किन थाल्यो म एक डल्ला परेर खुम्चिए उसले भन्न खोजेको डर यही रहेछ क्यारे तुरुन्तै बदलिएको मेरो अनुहारलाई देखेर ऊ खितका छाडेर हाँस्यो डरायो होइन डराउनु पर्दैन लुगा फेर पो भनेको नाइट ड्रेस ऊ त्यही छ उसले देखाएको सुटकेसबाट निकालेर नाइट ड्रेस फेरे एउटा म्याक्सी रहेछ ऐनामा हेर्दा आफैलाई लाज लाग्यो कस्तो पारदर्शी ऊ भने मेरो शरीर निहाल्न व्यस्त भयो म झन लाजले मर्नै आँटे उसलाई हेरिरहने मेरो साहस अन्त कतै भागे जस्तो लाग्यो सिरक भित्र लुक्नु बाहेक अरू उपाय देखिन त्यसैले सिरक भित्र घुप्लुक्कै पसे निन्द्राले हो कि डरले हँ ओली के म बाघ भालु जस्तै देखिन्छु हो म त तिम्रै मान्छे हुँ यी हेर त भन्दै उसले मेरो अनुहारबाट सिरक उठायो हामी दुवैका आँखा जुट्दै नाच्न थाले उसको अनुहारसँग भलाकुसारी गर्दै मनको भावना साट्न मन लागेर आयो सोच्न थाले हो ऊ मेरो मान्छे हो जसलाई मैले आफ्नो सर्वस्व सुम्पिनै पर्छ उसैसँग मैले आफ्नो मनको कुरा बाँड्नु पर्छ अब उसैसँग सारा जिन्दगी बिताउनु पर्छ सिरक हटाएर एक नजर हेर्न खोजेकी थिए उसले मलाई गर्ल्याम्म अंगालो मार्यो उसको बलिष्ठ कब्जामा बाँधिन पुगे तातो तातो उसको सासले मलाई जता ततै छुन थाल्यो म नौनी जस्तै पग्लिन थाले जवानीमा हुनुपर्ने सब थोक हुन थाल्यो डराई डराइकन पनि उसका प्रत्येक क्रियाकलापमा समर्पित हुँदै गए जीवनको यो पहिलो अनुभूतिलाई हृदयमा च्यापेर अनौठो आनन्दको गहिराईमा डुब्दै गए म थोरै थोरै गफमा ठूलठूलो सास फेर्दै सुहागरातको यो प्रहर सक्दो आनन्दित र उत्साहित भएर बिताउन थाल्यौं शरीर पसिनाले लुत्रुक्कै भयो हामी दुबैको पसिना एक अर्काको शरीरमा लतपतिएको थियो खुबै पीडा पनि भयो र जसोला झै खै के के भयो म्याक्सी लुत्रुक्कै भिज्यो त्यति बेलै उसले भन्यो तिमी कुमारी रहेछौ शङ्का थियो पटक्कै थिएन तिमी चोखी थियो भन्ने कुरा पहिले थाहा थियो साँच्ची भन्दा त्यो बसको यात्रामा मैले एउटी सोझी मृगेणी भेटे उसले मिनी बसको भेट सम्झायो त्यसो भए तपाईँ सिकारी व्यङ्ग्यात्मक पाराले भने हो एउटा सिकारी जो शिकार गर्न बस चढेको थियो किनकि बसमै खोज्नु पर्थ्यो त्यस्ता मृगिणीहरू जो अति सुन्दर र सुशील हुन्छन् नत्र कारभित्र के को शिकार गरोस् उसले उसको यो भनाइले खै के अर्थ बोकेको थियो कुन्नी मलाई लाग्यो ठिक समयमा म ऊ नजिक पुगेछु पहिलो शारीरिक सम्मोहन निकै शिथिल भएमा ऊ पनि थकी जस्तै देखियो कोठाको वातावरण हप्पट तातो भएर आयो उसले दुवै झ्याल खोलेर त्यसपछि मलाई आफ्नो अँगालोमा बेरेर सुतायो हल्का पीडा महसुस गर्दै उसको न्यानो अँगालोमा रात गुजारे मिरमिरमै झल्यास बिउझे ऊ मस्त निन्द्रामै थियो थाकेको शरीरलाई निन्द्रा स्वर्गको आनन्द नै हो ऊ वास्तवमा त्यही आनन्दीपन भोगिरहेको थियो झ्यालबाट बाहिर हेरे आकाश गाढा निलो भएर उघ्रेको थियो साँच्ची यो बिहानी किन किन मलाई निकै नौलो लागेर आयो टाउको उतिर मोडे सकिएको रात सम्झेर लाज लागे जस्तो भयो जुसै जोसमा के के गरेको सम्झेर निधाएको उसको अनुहारलाई राम्ररी हेर्न समेत सकिन उठेर नुहाउन गए ओहो हिँड्न कति अप्ठ्यारो भएको मलाई नुहाएर बाहिर निस्कदा मैले आमा भन्नुपर्ने मेरी सासुको कौशीमा यताउता गर्दै हुनुहुन्थ्यो उहाँको हातमा कुचो देखेर म झसङ्ग भए सायद बुहारी हुनुको कर्तव्य बोध खै आमा म बडार छु भनेर कुचो माग्दै उहाँको नजिक गए मलाई देख्न साथ उहाँ मुसुक्क भयो सायद जिस्काउनु भएको होला भन्ने ठाने लाजले रातो पिरो हुँदै बढार्ने बहानामा निहोरिए बढार्ने काम सकेर चिया बनाउन भान्सामा गए सपना हो या विपना अचम्म मान्दै धेरै बेरसम्म टोलाइरहे हिजो देखिएका त्यति धेरै पाहुना यो बिहानीमा थिएनन् खै कहाँ गएछन् हिजो रमझम छरिएको बंगलामा सुनसान छ यतिखेर यत्रो ठूलो घरमा आमा छोरा र म मात्र छौ यसैमा म दङ्ग परे गरेकी छु यस घरकी बुहारी हुन पाएकोमा आफूलाई धेरै भाग्यमानी ठान्छु पनि तीन कप चिया तुरुन्तै उम्लियो सासूलाई चिया दिएपछि दुई कप चिया लिएर कोठामा गए ऊ अझै मस्त निदाइरहेको थियो सुन्नुहोस् त ऊ चलमलायो यी चिया लिनुहोस् उसले बलैसित आँखा खोल्यो ओ बेटी जुरुक्कै उठ्यो धेरै पहिलेदेखि नै चिनिरहेको जस्तो गर्ने उसको व्यवहारले गर्दा मलाई उसँग रमाउन कुनै असजिलो भएन तपाईँको बेटी मेरो चाहिँ चिया ललिनुहोस् मैले जिस्काउँदै भने त्यसो नभन न प्लिज तिम्रो जे हो मेरो पनि त्यही हो उसलाई हेरेर मुसुक्का हाँसिदिए ऊ पनि मुस्कायो यसै बेला मनमा लागेको प्रश्न सोधिहाले पाहुनाहरू कोही पनि छैनन् नि आफ्नै घर फर्किए होलान् एक घुटको चिया पिएपछि भन्यो सबै आफन्त हुन् अह आफन्त भएको भए तिमीलाई माग्न हामी आमा र छोरा मात्र किन आउँथ्यौ होला त मलाई के थाहा त अब थाहा पाउँछौ भन्दै उसले फेरि अर्को स्वरूप चिया पियो के नि तिम्रो चिया मिठो छ उसले कुरा मोड्यो छि तपाईँ त म मस्किएम तिमी पनि छि ऊ पनि त्यसरी नै मस्किएर जिस्कियो तपाईँ झन् छि कुरै नबुझ्ने के कुरा म चुप लागे त्यही पाहुनाको कुरा उसले फेरि भन्यो मैले जवाफमा टाउको मात्र हल्लाएँ सबै हल्का चिनेकाहरू हुन् पैसाले बनाएको छेडी चिन्जान हो हाम्रो बिहालाई भव्य देखाउन बोलाइएका पाहुना थिए ती के गर्नु तिमीलाई पनि गर्व फिल होस् न भनेर धेरैलाई बोलाएको बाहिरबाट आएको भनेपछि टोलमा सान पनि त देखाउनै पर्यो होइन र यति भन्दै खितकायो त्यस्तो पनि सम्भव छ म पटक्कै बुझ्दिन उसको कुरा सम्भव पैसाले गर्दा हुन्छ कप रित्याउँदै भन्यो उसले यो के भनेको हो मैले बुझ्न सकिन धेरै बेर निशब्द भएर उसको अनुहारमा टोलाइरहे म आफ्नो प्रश्नको जवाफ खोजिरहेकी थिएँ प्रियजन ओल्ली तपाईँ हाम्रै छर छिमेकी नारी पात्र हुन सक्छिन् अथवा तपाईँ हाम्रै दिदीबहिनी हाम्रै चेली बेटी हुन सक्छिन् यिनी भित्र रहेको महत्वाकांक्षाले कुन रूप लिएला त अथवा धनी केटोसँग बसमै भेट भएको आधारमै विवाह भएको छ र उनीहरूले सुहाग रातसम्म मनाइसकेका छन् वास्तवमा ओल्लीको नवदाम्पत्य जीवन कसरी अगाडि बढ्ला अथवा किन नव दुलाहाले पैसामा किनेका आफन्तहरूलाई आफ्नो विवाहमा भव्यता देखाउनका लागि बोलाएका थिए र भोलिपल्ट बिहान ती सब किन कता कसरी गायब भए त यी कुराहरू शब्द शिविरका आगामी श्रृङ्खलामा वाचन हुने ओल्लीका डायरीका आगामी पानाहरूबाट पक्कै पनि तपाईँले थाहा पाउनुहुनेछ जसका लागि तपाईँले हरेक बिहिबार राति सभा नौ बजेदेखि सुरु हुने कार्यक्रम शब्द शिविर श्रवण गर्नुपर्छ रेडियो बाराही उनान्से दशमलव दुई मेगा हर्च र W dot radio Barahi dot लगन गरेर शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ तपाईँको स्वच्छ प्रतिक्रिया र सुझावको अपेक्षा हामी गरिराखेका छौँ जसका लागि तपाईँले आफ्नो मोबाइलको मेसेज बक्समा गएर आरबीएफएम टाइप गर्नुहोस् र एक स्पेस दिएर रूपिन्द्र टाइप गर्नुहोस् आरयुपीआईएनडीआरए रूपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउनका लागि हामी हार्दिक आग्रह गर्छौं यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँप्रति विशेष आभार व्यक्त गर्छु र मनिषा गौचन जसको कृतिबाट मैले शब्द शिविरका श्रृङ्खलाहरू निर्माण गर्ने सुरसार गरेको छु विचार गरेको छु र आजदेखि त्यो प्रक्रिया अगाडि बढाएको पनि छु उहाँले सहर्ष स्वीकृति दिनुभएको छ शब्द शिविरमा वोल्लीको डायरी वाचनका लागि उहाँप्रति पनि विशेष आभार व्यक्त गर्छु र आगामी शुक्रबार अर्थात भोलि राति सभा नौ बजे कार्यक्रम सिर्जना मञ्चमा र आगामी बिहिबार राति सभा नौ बजे कार्यक्रम शब्द शिविरमा वल्लीको डायरी लिएर उपस्थित हुनका लागि यो शब्द शिविरबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु नमस्ते शुभरात्री